सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला आगामी चुनावमा नेकपा माओवादीसँग चुनावी एकता हुन सक्ने ए माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति एकताको सम्भावना नरहेको वैद्यको टिप्पणी धाँधली निर्वाचनको सुनिश्चितता बिना कार्तिकमा पनि निर्वाचन हुन नसक्ने एमाले नेता नेपालको भनाई एमाले बहुमत नल्याए संविधान सभाबाट फेरि पनि संविधान नबन्ने ओलीको दावी समतामूलक समाज निर्माणको हतियार शिक्षा भएको मुख्य सचिव पौडेलको भनाई अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर रहे मात्र ऐल निगमले पेट्रोलियम पदार्थको भाव घटाउने अमेरिकामा विदेशी विद्यार्थीको भिजा कडाई जाँचमा कडाई भारतको जेलमा पाकिस्तानी कैदीमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गर्न पाकिस्तानको माग र विश्व क्रिकेट लिग डिभिजन थ्रीको समचरणको अन्तिम खेलमा आज नेपाल इटलीसँग खेल्दै आइपिएलमा आज हैदराबाद र दिल्ली भिड्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ म ध्रुवराज खनाल अब समाचार विस्तारमा नेकपा माओवादी सहितका सरकार विरुद्ध दलहरूले आफ्ना दलहरूको आन्दोलन थप सशक्त बनाउने बताएका छन् नेकपा माओवादीको पार्टी कार्यालयमा आज भएको बैठकले शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा पनि सरकारले दमन गरेको भन्दै त्यस विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो बैठकपछि दलहरूको तर्फबाट प्रतिनिधित्व गर्दै माओवादी नेता देव गुरुङले जारी गरेको विज्ञप्तिमा लेखिएको छ दमनकारीहरू कार्यहरू तुरन्त बन्द गर्न र गिरफ्तार गरेका नेता तथा कार्यकर्ता अविलम्ब विनाशत रिहा गर्नका साथै घाइतेहरूको निशुल्क उपचार तथा क्षतिपूर्तिको माग गर्दछौं अन्यथा हामी आन्दोलनकारीहरू अझ सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछौं बैठकले आन्दोलनको क्रममा प्रहरले हिजो सातजना नेता तथा कार्यकर्तालाई धनकुटामा कुटपिट गरी घाइते बनाएको भन्दै भर्सना पनि गरेको छ बैठकले निर्वाचन सम्बन्धी सबै कामहरू स्थगित गर्न निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीसँग चुनावी एकता हुन सक्ने बताउनु भएको छ बाराको सिमरा विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले नेकपा माओवादीले चाहे चुनावी एकता गर्न तयार रहेको प्रश्न पार्नुभयो प्रचण्डले मधेसको भोजपुरा मिथिला र अवध मध्ये कुनै एक क्षेत्रबाट आफूले उम्मेद्वारी दिने दोहोर्याउँदै पार्टीका दुवै उपाध्यक्षले पनि मधेसबाटै चुनाव लड्ने तयारी भइरहेको बताउनुभयो सरकार विरुद्ध आन्दोलनरत दलहरूलाई चुनावमा सहभागी गराउन संविधान सभा सदस्यको संख्या चार सय एकानब्बे जना राख्ने मुख्य दलको सहमतिमा पुनर्विचार गर्न सकिने प्रचण्डको भनाइ छ मोहन वैद्य र उपेन्द्र यादव नेतृत्वका दललाई उच्च स्तरीय राजनैतिक संयन्त्रमा ल्याउन सकिने पनि उहाँले बताउनुभयो लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन चार राजनैतिक दलको उच्च स्तरीय संयन्त्रले सिफारिस गरे पनि अहिले एमाले र कंग्रेस पछि हटेको भन्दै प्रचण्डले आक्रोश व्यक्त गर्नुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरू चुनावमै नजाने भएकाले कसैसँग एकता हुने सम्भावना नरहेको बताउनु भएको छ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा वैद्यसँग एकता हुन्छ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले कोहीसँग एकता नहुने दावी गर्नुभयो प्रचण्डको अभिव्यक्ति जनताको आँखामा सारो हाल्ने कोणबाट आएको वैद्यको टिप्पणी छ रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष वैद्यले विरोधका बावजुद चुनाव भइहाले आकाशै नखस्ने बताउनुभयो तेत्तिस दलले अहिलेकी अवस्थामा चुनाव आवश्यक नरहेको भनेर आन्दोलन चर्काइरहेका बेला उहाँले चुनाव भइहाले पनि कुनै नौलो कुरा नहुने बताउनुभयो देश गम्भीर संकटमा गएकाले सर्वदलीय बैठकबाटै निकास खोज्नुपर्ने वैद्यको जोड थियो आगामी संविधान सभाको निर्वाचनमा कंग्रेस र एमाले बीच गठबन्धनको चर्चा चलिरहेका बेला नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचनमा कसैसँग गठबन्धन नहुने बताउनु भएको छ उहाँले मुख्य प्रतिस्पर्धी दलहरूबीच गठबन्धन हुनै नसक्ने भन्दै कंग्रेस त्यस्तो गठबन्धनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो नेपाली कंग्रेस क्षेत्र नम्बर दुई नवलप्रासीको आयोजनामा आज कावासोतीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता देउवाले शीर्ष तहमा पनि गठबन्धन नहुने स्पष्ट पार्नुभयो मुलुकका लागि निर्वाचन अपरिहार्य रहेको बताउँदै देउवाले गत संविधानसभा निर्वाचनमा कंग्रेसको बहुमत नआएकै कारण संविधान बन्न नसकेको दावी पनि गर्नुभयो यस्तै कंग्रेस प्रदेशका नेता डाक्टर रामशरण महतले निर्वाचनमा मोर्चाबन्दी बनाएर जान सम्भव नभएको बताउनु भएको छ नेपाल प्रेस युनियन तापलेजुङले आज सदरमुकाम फङलिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले चुनावमा स्वच्छ प्रतिस्पर्धा हुने भएकाले विचार नमिल्ने पार्टीसँग मोर्चाबन्दी सम्भव नभएको बताउनुभयो कार्यक्रममा महतले निर्वाचनको अन्तिम घडीमा केही निर्वाचन क्षेत्रमा एकले अर्कोलाई सहयोग गर्न भने सकिने बताउनुभयो Música नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले धाँधली रहित निर्वाचनको सुनिश्चितता बिना कार्तिकमा पनि निर्वाचन हुन नसक्ने बताउनु भएको छ नेपाल वन पैदावार उद्योग व्यवसाय महासंघको चौथो साधारण सभाको आज उद्घाटन गर्दै नेता नेपालले स्वच्छ निर्वाचनका लागि सरकार निर्वाचन आयोगले आवश्यक तयारी थाल्नुपर्ने बताउनुभयो उहाँले भन्नुभयो निर्वाचनमा मतदान गर्न अनिवार्य मतदाता परिचय पत्रको व्यवस्था विद्युतीय मतदान यन्त्रको प्रयोगको व्यवस्था र भयमुक्त वातावरणमा स्वच्छ निर्वाचनको सुनिश्चितता छ त्यो कार्तिकसम्म सम्भव नभई निर्वाचन सार्न सकिन्छ उहाँले वर्तमान सरकारलाई चार दलको संयन्त्रको भरमा नसरी आवश्यकता अनुसार स्वविवेक प्रयोग गर्न सुझाव दिनुभयो उहाँले भन्नुभयो यो सरकारले चार दलको लासार छाया बन्न आवश्यक छैन कुनै दलको नेताको पुस्सर बन्न आवश्यक छैन मन्त्री परिषदका अध्यक्षले कुनै दलका नेताले भने भन्दैमा कुरो मान्नु पर्दैन उहाँले चुनावी प्रक्रियाको विरोधमा रहेका दलहरूका जायज मागहरूको सम्बोधन गरेर सरकारले उनीहरूलाई पनि निर्वाचनमा भाग लिने वातावरण बनाउनु पर्ने भयो यसैबीच एमालेका नेता केपी ओलीले आगामी संविधान सभा निर्वाचनमा एमाले बहुमत नल्याए संविधान सभाबाट फेरि संविधान नबन्ने दावी भएको छ ओखलढुङ्गाको घोराखोरीमा आज एमाले निर्वाचन क्षेत्र नम्बर दुईको क्षेत्रीय अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता ओलीले विगतमा अतिवादी शक्तिहरू संविधान सभामा हावी भएकाले संविधान बन्न नसकेको बताउनुभयो यसअघि पनि एमाले तेस्रो पार्टी बनाएकाले संविधान बन्न नसकेको हो ओलीले भन्नुभयो अब हुने संविधान सभा निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टी हुने लहर देखेपछि अहिले ए माओवादी तर्सिएका छन् कुनै पनि हातमा मङ्सिरभित्र चुनाव हुने ओलीको ठोकुवा थियो सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेलले संविधान सभाको चुनावका लागि सबै तयारी पूरा भइसकेकाले चाँडै नै मिति घोषणा गरिने बताउनु भएको छ मन्त्री पौडेलले सिन्धुपाल्चोकको खाडी चौरी निजी क्षेत्रबाट निर्माण भएको सिन्धु सदाबहार अस्पतालको आज उद्घाटन गर्दै अहिलेको सरकारको प्रमुख काम आगामी मङ्सिरमा चुनाव गर्ने भएकाले त्यति बेलासम्म पनि चुनाव गर्न नसकेमा आफू पदमा बसिरहनुको कुनै औचित्य नहुने बताउनुभयो नेकपा माओवादी लगायत तेत्तिस दलतर्फ संकेत गर्दै उहाँले राजनैतिक दलहरूले चुनावमा भाग नलिने कुरामा आफूलाई विश्वास नभएको भयो नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अहिलेको अवस्थामा मधेसवादी दलबीच दलगत एकताको सम्भावना नरहेको बताउनु भएको छ विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले आफ्नो स्वार्थपूर्तिका लागि मधेसवादी दलहरूलाई फुटाउने र एकताको नाटक रच्नेसँग अब कुनै एकताको सम्भावना नरहेको स्पष्ट पार्नुभयो उहाँले विगतका दिनमा पार्टीलाई टुक्रा टुक्रा पार्ने र अहिले पद ललुप्ताका लागि एकताको कुरा गर्नु मधेसी जनताको बहुलदलीयतामाथिको प्रहार भएको टिप्पणी गर्नुभयो चीन सरकारको प्रभावशाली राज्य परिषद सदस्य स्टेट काउन्सिलर याङ जेसी जेठ तीन गते नेपाल भ्रमणमा आउनुहुने भएको छ पूर्व प्रधानमन्त्री बेन्जी आबाको मन्त्रीमण्डलमा उहाँ पाँच वर्ष परराष्ट्र मन्त्री रहनु भएको थियो गत मार्चमा सम्पन्न बाह्रौं नेशनल पिपुल्स कंग्रेस ले वर्तमान प्रधानमन्त्रीको सिफारिसमा उहाँलाई स्टेट काउन्सिलर सदस्य नियुक्त गरेको हो स्टेट काउन्सिलर सदस्यमा जेची सहित पाँचजना छन् केन्द्रीय सरकारको कार्यकारी अंग भित्र रहने स्टेट काउन्सिलर शक्तिशाली पद मध्येको हो प्रधानमन्त्री र उप प्रधानमन्त्री मातहत रहने काउन्सिलर विभागीय मन्त्रीभन्दा माथि हुन्छन् परराष्ट्र मन्त्रालयका स्रोतले जयजीको भ्रमण हुने पुष्टि गरेको छ काठमाडौँ स्थित चिनिया दूतावासले जयजीको भ्रमणबारे पत्र मार्फतै परराष्ट्रलाई जानकारी गराइसकेको स्रोतले बताएको छ निर्वाचन आयोगमा सूर्य रा, भावर राष्ट्रिय एकता पार्टी नेपालको दर्ता प्रक्रिया रोकिएको छ पूर्व मन्त्री बद्री नेउपाने र शिव बहादुर तामाङ दुवैले पार्टी आफ्नो पक्षमा भएको दावी गरेपछि दर्ता प्रक्रिया रोकिएको हो दुवै पक्षले आफू आधिकारिक भएको दावी गरेका छन् सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला आगामी वैशाख पच्चिस गते तोकिएको छ त्यसपछि मात्र दर्ता गर्ने आयोगले जनाएको छ सर्वोच्चको फैसला नहुन्जेल पार्टी दर्ता नहुने भएको छ तामाङ पक्षका महा महासचिव हेमबहादुर श्रेष्ठले भन्नुभयो नेपाल सरकारका मुख्य सचिव लीलामणी पौडेले समतामूलक समाज निर्माणको हतियार शिक्षा भएको बताउनु भएको छ शिक्षामा पनि कम्प्युटर शिक्षा समाजका हरेक क्षेत्रमा पुर्याउनु पर्ने उहाँको भनाइ थियो शिक्षाको सही सदुपयोग र पहुँच मा राम्रो व्यवस्थापन गर्न नसके शिक्षाले नै विविध सिर्जना गर्ने पौडेलले बताउनुभयो पूर्वी चितवनको रत्नगरी स्थित नेपाल उच्च माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला तथा ई पुस्तकालयको उद्घाटन गर्दै मुख्य सचिव पौडेलले समतामूलक समाज निर्माणसँगै भावविपीडित पिँढीलाई अन्धकारबाट बस्न कम्प्युटर शिक्षाको आवश्यकता औल्याउनुभयो पौडेलले विगतमा अङ्ग्रेजी जानेका र नजानेका दुई वर्गको विद्यार्थी उत्पादन भएकोमा अब सूचना प्रविधि जानेका र नजानेका दुई वर्गको विद्यार्थी हुने अवस्था आएको बताउनुभयो कम्प्युटर शिक्षा नभएको विद्यार्थी अगाडि बढ्न निकै कठिन हुने भन्दै पौडेलले सहरी क्षेत्रका विद्यार्थीको कम्प्युटरमा सहज पहुँच भए पनि ग्रामीण क्षेत्रका विद्यार्थीको पहुँच नहुने भएकाले त्यस क्षेत्रमा ध्यान दिन शिक्षा मन्त्रालयका अधिकारीहरूले अधिकारीहरूलाई निर्देशन दिनुभयो कार्यक्रममा शिक्षा सचिव सोमलाल सुवेदीले शिक्षामा लागत अनुसारको प्रतिफल आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो शिक्षाको महत्व सबैले बुझ्दै गएको भन्दै उहाँले नेपालीले शिक्षामा लगानी गरेको लगानीलाई विश्वव्यापी बनाउन र गुणस्तर शिक्षा उपलब्ध गराउनतर्फ सोच्ने बेला आएको बताउनु भयो अन्तर्राष्ट्रिय बजारमा घटेको पेट्रोलियम पदार्थको भाव दुई सातासम्ममा स्थिर रहिरहे मात्र नेपालमा पनि भाव घटाउन घटाउने नेपाल ओइल निगमले जनाएको छ यही मे महिनाको एक तारिकदेखि लागू हुने गई भारतीय ऐल निगमले पठाएको पेट्रोलियम पदार्थको मूल्य सूची अनुसार नेपाल ऐल निगमलाई मासिक करिब बीस करोड रुपियाँ नाफा भइरहेको छ गत जुलाई महिनामा भने निगमलाई बाह्र करोड रुपियाँ नाफा भएको थियो अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारल कच्चा तेलको मूल्य करिब एक सय डलर छ दुई सातापछि नयाँ मूल्य सूची आउने भएका कारण पेट्रोलियम पदार्थको भाव घटाउँदा हतार हुन सक्ने भन्दै नघटाएको ओयल निगमका प्रवक्ता शिवप्रसाद पुरासैनीले बताउनुभयो प्रताप रासायनीले ऐल निगमको अठाइस अर्ब एकाउन्न करोड़ रूपियाँ ऋण तिर्न बाँकी रहेकाले पनि भाव नघटाउँदा त्यसमा केही राहत पुगेको बताउनुभयो नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखाले विद्युत चोरीमा संलग्न अठार जनालाई आज पूर्वी चितवनका विभिन्न स्थानबाट पक्राउ गरी कारवाही गरेको छ प्राधिकरणका सहायक प्रशासकीय अधिकृत ऋषिकेश शर्माको नेतृत्वमा गएको टोलीले पिठुवा गाविस दाहखाने जुटपानी पदमपुर र रत्नगरबाट उनीहरूलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा चार महिला र चौधजना पुरुष रहेका छन् वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले पिठुवाबाट आठजना पदमपुरबाट पाँच दाहखानीबाट तीन जुटपानीबाट जुटपानी र रत्नगरबाट एक एकजनालाई पक्राउ गरेको प्राधिकरणका फोरम्यान विष्णु नेपालले जानकारी दिनुभयो पक्राउ परिकारलाई प्राधिकरणको नियमअनुसार जरिवाना तिराइ छाडिएको उहाँले बताउनुभयो साथै टोलीले दुई थान पानी तान्ने मोटर र एक थान टिभी पनि बरामद गरेको छ बिहान पाँच बजे गएको चुहाट नियन्त्रण टोलीमा पन्ध्रजना प्रहरी र जना प्राधिकरणका कर्मचारी सहभागी थिए प्राधिकरणले समयमा महसुल नबुझाउने ग्राहकको लाइन समेत काट्ने कार्यलाई जारी राखेको जनाएको छ अवैध हतियार मुक्त समाज निर्माण अभियान अन्तर्गत दाङमा प्रहरले तीन सय पचासी थान हतियार संकलन गरेको छ जिल्ला प्रहरले आज घोराईमा पत्रकार सम्मेलन गरी चैत्र अठार गतेदेखि वैशाख अठार गतेसम्म तीन सय बयासी थान भरुवा बन्दुक र तीन थान नलकटुवा पेस्तोल सङ्कलन गरेको जानकारी दिएको हो संविधान सभा निर्वाचनलाई मध्यनजर गरी गृह मन्त्रालयले अवैध हतियार बुझाउन नागरिकहरूलाई दुई महिनाको समय दिएको थियो दाङमा एक महिनामा मात्र उक्त परिमाणको हतियार संकलन भएको दाङका प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले जानकारी दिनुभयो उता बाँकीमा आज भएको गाडी दुर्घटनामा एकजना डाक्टरको ज्यान गएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत कास्कुसमा चार गाभरमा निजी कार र ट्रक एकापसमा टक्कर खाँदा शिक्षण अस्पताल कोहलपुरमा कार्यरत नाकान घाँटी रोग विशेषज्ञ प्राध्यापक डाक्टर दिनेश मिश्राको ज्यान गएको प्रहरीले जनाएको छ दुर्घटनामा ज्यान गमाने डाक्टर मिश्रा भारतीय नागरिक हुनुहुन्छ कोहलपुरबाट पूर्वतिर छुटेको डाक्टर मिश्रा सवार भारतीय नम्बर प्लेटको युपी बत्तीस पिबी तेह्र उनपचास नम्बरको कारलाई विपरीत दिशाबाट जाँदै गरेको ना तेन ख सोह्र शून्य चार नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी माधव श्रेष्ठले जानकारी दिनुभयो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं प्रेस स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा सर्वोच्च अदालतले इजलासको समयमा पत्रकारलाई लगाएको रोगप्रति तपाईँ के भन्नुहुन्छ ए अधिनायक बाधावी हुने संकेत बे प्रेसको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 विदेशका समाचार अमेरिकाले विदेशी विद्यार्थीको भिजा जाँचमा कडाई गरेको छ गएको महिना बोस्टन म्याराथनका क्रममा भएको बम विस्फोटको घटनापछि विदेशी विद्यार्थीको चेक जाँचमा कडाई गरिएको हो बोस्टन आक्रमण सम्बन्धी प्रमाण लुकाएको आरोप लागेका कजाकिस्तानका एक विद्यार्थीलाई गएको जनवरीमा वैध भिसा विनय अमेरिका फर्कन दिएको पाइएपछि भिसा जाँचमा कडाई शुरू गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् भन्सार तथा सीमाका सबै अधिकारीका लागि लागि जारी गरेको निर्देशन अनुसार अमेरिका पुग्न अघि नै हरेक विद्यार्थीको भिजाको अवस्था जाँच गरिनेछ उता पाकिस्तानले भारत प्रशासित जम्मू कश्मीर स्थित बलाबल जेलमा रहेका पाकिस्तानी कैदीमाथि भएको सांघातिक आक्रमणबारे छानबिन गर्न भारतसँग माग गरेको छ पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गरी बन्दीमाथि भएको आक्रमणबारे आफूले ध्यान दिएर छानबिन गराउन भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेको हो घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्नेमा जोड दिँदै पाकिस्तानले भारतीय जेलमा बन्दी जीवन बिताइरहेका पाकिस्तानी कैदीहरूको सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गरेको छ बन्दी जीवनको अवधि पूरा गरेकाहरूलाई रिहाई गर्ने प्रक्रिया शुरू गर्न माग गर्दै पाकिस्तानले समेत बन्दीहरूको पाकिस्तान उपचारका लागि अनुमति दिन समेत आग्रह गरेको छ खेल समाचार विश्व क्रिकेट लिग डिभिजन को पाँचौं तथा संरचरणको अन्तिम खेलमा नेपालले आज इटलीसँग प्रतिस्पर्धा गर्दैछ खेल बेलुका सभा सात बजे बर्मुडाको सेन्ट डेभिस खेल मैदानमा हुनेछ आजको खेलले नेपाललाई डिभिजन थ्रीमै रहने या शीर्ष दुईमा रहँदै विश्वकप सटमा सहभागी हुने भन्ने टुङ्गो लगाउनेछ तर त्यसका लागि नेपालले आफ्नो मात्र खेल जितेर पुग्ने छैन अरूको नतिजा पनि पर्खाउनु पर्नेछ नेपालले इटलीलाई ठूलो अन्तरले हराएमा र अमेरिका बर्मुडासँग हारेमा नेपाल डिभिजन टूमा उक्लनेछ उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि एकमात्र खेल हुने भएको छ प्रतियोगिताको अडचालिसौँ खेलमा पाँचौँ स्थानमा रहेको सनराइजर्स हैदराबाद र अन्तिमबाट दोस्रो स्थानमा रहेको दिल्ली डेयर बीच प्रतिस्पर्धा हुन लागेको हो यसबीच गौतम गम्भीर युवराज सिंह भारतको एक दिवसीय क्रिकेट टिमबाट बाहिरिएका छन् अर्को महिना हुने च्याम्पियन्स ट्रफी क्रिकेटका लागि महेन्द्र सिंह धोनीको नेतृत्वमा टिम घोषणा गर्दा उनीहरू टिममा परेनन् त्यस्तै अशोक डिन्डा समी अहमद चेतेश्वर पुजारा अजिंका रहाने पनि बाहिरिएका छन् शिखर धवन दिनेश कार्तिक मुरली विजय इरफान पठान उमेश यादव र विनय कुमारले टिममा प्रवेश पाएका छन् टोलीमा विराट कोहली सुरेश रैना रोहित शर्मा रविन्द्र जडेजा इशान्त शर्मा रविचन्द्रन आश्विन भुवनेश्वर कुमार अमित मिश्रा टिममा परेका छन् अन्त्यमा प्रमुख प्रसङ्ग पुनः एकपटक आगामी चुनावमा नेकपा माओवादीसँग एकता हुन सक्ने ए माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति एकताको सम्भावना नरहेको वैद्यको टिप्पणी धाँधली रहित निर्वाचनको सुनिश्चितता बिना कार्तिकमा पनि निर्वाचन हुन नसक्ने एमाले नेता नेपालको भनाई एमाले बहुमत नल्याए संविधान सभाबाट फेरि संविधान नबन्ने ओलीको दावी समतामूलक समाज निर्माणको हतियार शिक्षा भएको मुख्य सचिव पौडेलको भनाई अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर रहे मात्रै ओइल निगमले पेट्रोलियम पदार्थको भाव घटाउने अमेरिकामा विदेशी विद्यार्थीको भिजा जाँचमा कडाई भारतको जेलमा पाकिस्तानी कैदीमाथि भएको आक्रमणको छानबिन गर्न पाकिस्तानको माग र विश्व क्रिकेट लिग डिभिजन थ्रीको संरचरणको अन्तिम खेलमा आज नेपाल इटलीसँग खेल्दै आइपिएलमा आज हैदराबाद र दिल्ली भिड्ने हवस् अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो ध्रुवराज विदा भई नमस्कार यस अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पाठशाले मनोरञ्जनका लागि प्रस्तुत छ बीबीसी मिडिया एक्सनद्वारा निर्मित नाटक श्रृङ्खला कथा मिठो सारङ्गीको यो नाटकका कथा तथा पात्रहरू काल्पनिक हुन् यदि कसैको जीवनसँग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ